बाजुरामा विद्यालयका टोहरा बालिका लागि आएको छात्रवृत्ति रकम दुरुपयोग बाजुराकै निमित्त प्रमुख जिल्ला अधिकारीद्वारा गृह मन्त्रालयको निर्देशनको अवज्ञा दुई वर्षभित्र हलिया पुनस्थापनाको काम सकाउने तयारी विनियोजित रकम फ्रिज जाने अवस्था आउन नदिन आग्रह वर्गीकरण नीति सच्याउन हलिया महासंघको सुझाव दार्चुलामा चार वर्षीय बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ जागिर लगाइदिने प्रलोभनमा ठगी गर्ने एकजना कञ्चनपुरबाट पनि पक्राउ र डोटीबाट एघारवटा स्थानीय तहको खाकाको अन्तिम खाका आयोगमा पठाउने तयारी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु बाजुराको कोल्टी गाविसमा रहेको पञ्चलक्ष्मी निमावि सिराडीमा आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा टोहरा बालबालिकाका लागि आएको छात्रवृत्ति रकममा समेत दुरूपयोग भएको छ छात्रा दलित र अपाङ्ग छात्रवृत्ति अर्को आर्थिक वर्ष लाग्दा लागिसक्दा पनि विद्यार्थीले नपाएको बताएका छन् जिल्ला शिक्षा कार्यालय बाजुराले दुई हजार बहत्तर साल पुष छ गते विद्यालयको खातामा रकम पठाएको थियो तर अहिलेसम्म छात्रवृत्ति नपाएको कक्षा छमा पढ्ने दलित छात्रा शीतलपुरा चदरालाई बताएकी छिन् जिल्ला शिक्षा कार्यालय बाजुराले अडसठी जना छात्रलाई चार सयका दरले सत्ताइस हजार तीन सय त्रियासी दलिततर्फ एक सय बाह्रजना विद्यार्थीलाई चार सयका दरले चौवालिस हजार आठ सय र पाँचजनालाई एक हजारका दरले पाँच हजार रूपियाँ अपाङ्ग छात्रवृत्ति गरी जम्मा सतहत्तर हजार एक सय त्रियासी रूपियाँ पठाइएको थियो अघिल्लो वर्षको पुसमा पठाइएको भए पनि विद्यार्थीको हातमा अहिलेसम्म परेको छैन विद्यालयका प्रधानाध्यापक मंगल विश्वकर्माले भन्नुभयो अभिभावक र विद्यालय व्यवस्थापन समितिको मौखिक सहमतिमा विद्यालयको भवन निर्माणमा त्यो रकम खर्च गरेको हो जिल्ला शिक्षा कार्यालय बाजुराले तेह्र लाख पचास हजारको दुई कोटे भवन निर्माणका लागि रकम दिएको थियो पहिलो किस्ताले भवन निर्माण गर्न नपुगेका कारण सबैको सहमतिमा भवन निर्माणमा खर्च गरेको उहाँको भनाइ छ भवन निर्माण गएको असारमा सकिनुपर्ने भए पनि अहिलेसम्म सम्पन्न भएको छैन बाजुराका निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर साईले गृह मन्त्रालयले दिएको निर्देशनको अवज्ञा गरेका छन् गैर सरकारी निकायले सञ्चालन गर्ने कार्यक्रममा सहभागी नहुन दिएको मन्त्रालयको निर्देशनको साईले अवज्ञा गरेका हुन् साईले मन्त्रालयको निर्देशन अवज्ञा गर्दै मंगलबार युवा अभियान नामक गैर सरकारी संस्थाले सञ्चालन गरेको कार्यक्रममा सहभागी भएका छन् गृह मन्त्रालयले जिल्ला तहमा कुनै पनि गैर सरकारी संस्थाका कार्यक्रममा सहभागी नहुन भन्दै साता अघि जारी गरेको निर्देशन निर्देशन जारी गरेको थियो प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले भने हाल जिल्ला बाहिर रहेका छन् निमित्तको जिम्मेवारी पाएका सहायक प्रमुख जिल्ला अधिकारी शाहीले निर्देशनको अवज्ञा गरेर सहभागी बनेका थिए शाही जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीको कामलाई थाती राख्दै उक्त गैर सरकारी संस्थाद्वारा आयोजित तीन सय भत्ता पाउने कार्यक्रममा सहभागी भएका थिए उनले तीन सय रूपियाँ पनि बुझे र अतिथिको रूपमा भाषण समेत गरेका थिए निमित्त प्रमुख जिल्ला अधिकारी शाही गैर सरकारी संस्थाको कार्यक्रममा सहभागी भएर मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै युवा परिषद अन्तर्गत गठित जिल्ला युवा समितिका अध्यक्ष युवराज साईले कार्यक्रममै विरोध गरेका थिए भूमि सुधार तथा व्यवस्था मन्त्रालयले मध्य र सुदूरपश्चिमका मुक्त हलियारको पुनस्थापनाको काम दुई वर्षभित्र सकाउने भएको छ मन्त्रालयले हिजो डडेलधुरामा आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सहसचिव टीकाराम घिमिरेले चालू आर्थिक वर्षभित्र छवटा जिल्लाका मुक्त हलियारको पुनस्थापना गर्ने र बाँकी रहेका छ जिल्लाको त्यसपछि पुनस्थापना गर्ने योजना रहेको जानकारी गराउनु भएको हो मध्य र सुदूरपश्चिमका बाह्र जिल्लाका मुक्त हलिया पुनस्थापना जिल्ला समितिका सदस्य सचिव र कर्मचारीहरूका लागि आयोजित कार्यक्रममा सहसचिव घिमिरेले मुक्त पछिको हलियारको अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले चाँडो पुनस्थापनाको काम सिद्ध्याउन लागेको जानकारी दिएका छन् तर जिल्ला तहमा प्रभावकारी काम नहुँदा छिटो सम्पन्न गर्न चुनौती भने धेरै रहेको उनको भनाइ छ विनियोजित बजेट खर्च नहुँदा समय लम्बी रहेको उनले बताएका छन् मन्त्रालयबाट बजेट निकासा भइरहेको छ तर जिल्ला तहमा खर्च भइरहेको छैन गत वर्ष बयालिस करोड़ विनियोजन गरिएकोमा तेइस करोड़ मात्र खर्च भयो उनले भने जिल्लाबाट पुनस्थापनाको रकम कम भयो भन्ने गरिन्छ यो वर्ष बजेट झनै बढ़ाएका छौं हामीले जिल्लाको माग अनुसार सरकारसँग रकम माग्दै जाने अनि जिल्ला तहमा खर्च नहुने अनि सरकारलाई रकम बढ़ाउनु पर्यो भन्दा खर्च नै नगर्ने किन रकम बढाउने भन्ने प्रश्न आउँछ त्यसपछि हामीले जवाब दिने ठाउँ नै हुँदैन शुरूआतमा सरकार र हलियाको क्षेत्रमा काम गर्ने संघ संस्था लगायतको संयुक्त समन्वयमा विक्रमसम्म दुई हजार पैसठी भदौ एक्काइस गते हलिया मुक्ति गर्दा उन्नाइस हजार उनासाठी हलिया परिवारहरूको तथ्याङ्क रहेको थियो पछि केही दोहोरिएको भन्दै तथ्याङ्कलाई पुनरावलोकन गर्दा सोह्र हजार नौ सय त्रिपन्न मुक्त हलिया परिवार रहेको भेटिएको थियो अहिलेसम्म ती सोह्र हजार मुक्त हलियाहरू मध्ये आठ हजार मात्रै प्रमाणीकरण भएको र बाँकी आठ हजार मुक्त हलियाहरू खोज्नमै समस्या रहेको मन्त्रालयका सहसचिव घिमिरेले बताउनुभयो मुक्त हलियाहरूको छिटो पुनस्थापना हुनुपर्छ भन्ने अरूको मात्र होइन हाम्रो पनि चाहना हो तर प्रमाणीकरणकै लागि मुक्त हलियाहरू सम्पर्कमा आइरहेका छैनन् उनले भने हलियाहरूको छाता संगठन राष्ट्रिय हलिया मुक्ति समाज महासंघलाई प्रमाणीकरणको लागि मुक्त हलियाहरू सम्पर्कमा ल्याउन हामीले बारम्बार आग्रह गरिरहेका छौं तपाईँहरूले विभिन्न कारण देखाएर सम्पर्कमा ल्याउन सक्नुहुन्न हामीलाई मात्र दोष दिएर भलो हुँदैन कार्यक्रममै मन्त्रालयका उपसचिव गोकर्ण शर्माले मुक्त हलियारलाई भेडा बाख्रा जस्तै सड़कमा नछड्ने र मन्त्रालयले आफ्नो दायित्व निभाउने बताउनु भएको छ हलिया पुनस्थापनामा रकम थोरै भयो भन्ने सहभागीहरूको जिज्ञासालाई मेटाउने क्रममा उपसचिव शर्माले जग्गा नपाएर रकम उपलब्ध गराएको र सरकारको आफ्नै जग्गा भइदिएको भए किन्नु नपर्ने अवस्था नै नआउने बताउँदै न्यूनतम काम सरकारले गरिदिने र बाँकी जीवन उकास्ने काम मुक्त हलियाहरूकै हातमा रहेको बताउनुभयो केन्द्रीय कार्ययोजना अनुसार छ जिल्लामा एक पटक र बाँकी छ जिल्लामा अर्को पटक काम गर्ने तयारी रहेको उनले बताएका छन् तर कार्यक्रममा राष्ट्रिय हलिया मुक्ति समाज महासंघका अध्यक्ष राजुराम भुलले पुनस्थापना र वर्गीकरणमा सरकार गम्भीर नबनेको भन्दै अख्तियारसम्म जानेसम्मको चेतावनी दिएका छन् साथै उनले अधिकार सम्पन्न कार्यदल गठन गरिनुपर्ने पनि बताएका छन् यस्तै कार्यक्रममा सहभागी राजनीतिक दलहरूले भने वर्तमान कार्यनीतिले मुक्त हलियाहरूको पुनस्थापना हुन नसक्ने बताए भने प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले छोट हलियाहरूलाई समावेश गर्न आग्रह गरे उनले वर्गीकरणमा समस्या रहेको समेत बताएका छन् तर यता मन्त्रालयका सहसचिव घिमिरेले भने महासंघका अनुसार झण्डै दस हजार जति छोट रहेका हलियाहरूको पछि नलाग्ने बताएका छनृ नेपाल सरकार र हलिया अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरूले संस्थाहरूको संयुक्त सहभागितामा शुरूमा मुक्त घोषणा गरिएका हलियाहरूको क्षेत्रको काम सम्पन्न गर्ने र अहिले छोट हलियाको विषयतिर प्रवेश नगर्ने बताएका छन् तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ दार्चुलामा चार वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरले पक्राउ गरेको छ बलात्कारको आरोपमा धौलाकोट चारका अठार वर्षीय प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभएको छ सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको बेला बलात्कार गरेको बताइएको छ धामी विरूद्ध दार्चुला जिल्ला अदालतमा जबरजस्तीकरणीको मुद्दा दर्ता गरी थाप अनुसन्धान भइरहेको प्रहरले जनाएको छ धामी बलात्कृत बालिकाको मामा नाता पर्ने समेत खुल्न आएको छ यस्तै कञ्चनपुरको बेतको नगरपालिका वडा नम्बर बाह्रमा आफ्नै छोरीमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा बुबा पक्राउ परेका छन् बेदकोट नगरपालिका वडा नम्बर बाह्रका तीस वर्षीय बुवाले आफ्नै एघार वर्षीय छोरीसँग अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी नैनसिंह कार्कीले जानकारी दिनुभएको छ उहाँका अनुसार निज बालिकाका बुवाले भदौ सोह्र गते घरमा कोही नभएको अवस्थामा एघार वर्षीय छोरीमाथि अप्राकृतिक मैथुन गरेका हुन् पक्राउ परेका बुवा विरूद्ध जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढ़ाइएको प्रहरले जनाएको छ प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिने दिए पैसा असुल्ने एकजना पक्राउ परेका छन् बाजुरा जय बागेश्वरी गाविस एक पिपल गाउँ घरभई हाल काठमाडौँ कोटेश्वर थली डेरा गरी बस्ने पच्चीस वर्षीय हेमन्त भनिनी हिक्मत थापालाई प्रहरले कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रबाट पक्राउ गरेको हो थापाले बेतकोट नगरपालिका तेह्रका पदमराज भण्डारी र मिथुन राणाबाट ठूलो रकम लिई ठगी गरेका थिए पीड़ित युवकको जाहेरीका आधारमा थापालाई भदौ बीस गते पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक नैन्सिया कार्कीले जानकारी दिए दिएका छन् उनले ठगी मुद्दा अन्तर्गत थापामाथि अनुसन्धान प्रक्रिया शुरू गरेको जानकारी दिएका छन् डडेलधुरा प्रहरले जुवातास अवैध घरेलु मदिरा नियन्त्रणसँगै अवैध गाँजा खेती नष्ट गर्ने कार्य तीव्र पारेको छ केही दिन अघि मात्रै विभिन्न क्षेत्रमा साढे एघार रोपनी जग्गामा लगाइएको गाँजाका बोटहरू नष्ट गरेको प्रहरले मंगलबार र बुधबार गरी फेरि अन्दाजी छ सात रोपनीमा लगाइएका गाँजाका बोटहरू नष्ट गरेको छ जिल्लाको मरगढी नगरपालिका छ भालुमारे अन्तर्गतको टोली भन्ने गाउँमा स्थानीयहरूले लगाएको गाँजाका बोटहरू प्रहरी चौकी पोखरा र प्रहरी चौकी अनारखोलीको संयुक्त टोलीले नष्ट गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर साईले जानकारी दिएका छनृ प्रेम भट्टराई सहितका पाँचजनाको परिवारले लगाएको अवैध गाँजाका बोटहरू नष्ट गरिएको डीएसपी साईले जानकारी दिएका छन् लामो समयदेखिको बहस र छलफलपछि जिल्ला प्राविधिक सहयोग समिति डोटीले स्थानीय तह पुनर्संरचनाको खाका आयोगमा बुझाउन अन्तिम तयारी गरेको छ मंगलबार भएको जिल्ला भेला र हिजो भएको राजनीतिक दलहरूको बैठकले एघार तहको स्थानीय खाका आयोगमा पठाउने निर्णय गरेपछि प्राविधिक सहयोग समिति अब चाँडै आयोगमा प्रतिवेदन बुझाउनका लागि तयारीमा जुटेको प्राविधिक सहयोग समितिका संयोजक कृष्ण गौतमले जानकारी दिनुभएको छ उहाँले आज जिल्ला स्तरीय प्राविधिक सहयोग समितिको बैठक बस्ने र त्यसपछि आफूहरूले तयार पारेको प्रतिवेदन आयोगमा पठाउने जानकारी पनि दिनुभएको छ एक नगरपालिका र दशवटा गाउँपालिका रहेको खाकामा एघारवटै तहको नाम र केन्द्र पनि तोकिएको छ कैलालीका कानून व्यवसायहरूले प्रदेश नम्बर सातको उच्च अदालत कैलालीमा राख्न माग गरेका छन् जिल्लाबार कैलालीले हिजो आयोजना गरेको उच्च अदालत स्थापना विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी कानून व्यवसायहरूले सो माग गरेका हुन् न्यायका उपभोक्ताहरूको सबैभन्दा बढ़ी चाप कैलालीमा भएकाले उच्च अदालत पनि कैलालीमा राखिनुपर्ने जिल्लाबार कैलालीका अध्यक्ष प्रेमचन्दले बताउनु भएको छ उहाँले कैलाली कञ्चनपुरमा मुद्दाको चाप अन्य जिल्लाको भन्दा बढ़ी रहेको भन्दै भौतिक पूर्वाधारको पनि सुविधा भएकाले उच्च अदालत कैलालीमा राख्नुको विकल्प नभएको बताउनु गर्नुभयो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो अपरान्न चार बजीतिर कैलालीको चौमाला आठ वनभेडामा ट्राक्टर र बस ठोकिएर एकजनाको मृत्यु भएको छ पश्चिमबाट पूर्वतर्फ गइरहेको अन्टेस्ट ट्रेक्टर र ना पाँच ख तेह्र पचास नम्बरको बस ठोकिँदा ट्रेक्टर चालक कैलालीको थापापुर तीनका चौतिस वर्षीय रामस्वरूप चौधरीको घटनास्थलमै